उत्पत्तिको पुस्तक अध्याय छ नोआ र जलप्रलय जब मानिसहरूको संख्या पृथ्वीमा बढ्दै गयो र तिनीहरूका छोरीहरू जन्ने तब परमेश्वरका छोराहरूले मानिसका छोरीहरूलाई सुन्दरी देखे र आफ्ना आफ्ना रुचिका पत्नीहरू ल्याए तब परमप्रभुले भन्नुभयो मेरो आत्माले मानिससँग सधैँ संघर्ष गर्ने छैन किनभने त्यो मरणशील हो त्यसको उमेर एक सय बीस वर्षको हुनेछ त्यस बेला र त्यसपछि पनि पृथ्वीमा नेफिलिमहरू थिए परमेश्वरका छोराहरू मानिसका छोरीहरू कहाँ जान लागे र सन्तान जन्माए तिनीहरू नै उहिलेका सुरवीर र नाउ चलेका मानिसहरू थिए पृथ्वीमा मानिसहरूको दुष्टता बढ़ी भएको र तिनीहरूका हृदयका विचारको जुनसुकै पनि भावना निरन्तर खराबै मात्र भएको परमप्रभुले देख्नुभयो पृथ्वीमा मानिसलाई बनाउनु भएकोमा परमप्रभुले अफसोस गर्नुभयो र उहाँ मनमा साह्रै दुखित हुनुभयो त्यसकारण परमप्रभुले भन्नुभयो मैले सृष्टि गरेको मानिसलाई पृथ्वीबाट म मेटिदिनेछु के मानिस के घस्रने जन्तु के आकाशका पंक्षी सबैलाई किनभने ती बनाएकोमा मलाई दुःख लागेको छ तर नोआमाथि चाहिँ परमप्रभुको अनुग्रह भयो नोआको वृत्तान्त यही हो आफ्नो पुस्तामा नोआ धर्मी र निर्दोष मानिस थिए तिनी परमेश्वरको साथै हिँड्ने गर्थे नोआले तीनजना छोराहरू जन्माए सेम हाम र येपेद परमेश्वरको दृष्टिमा पृथ्वी भ्रष्ट भएको र उपद्रवले भरिएको थियो जब परमेश्वरले पृथ्वीमाथि दृष्टि गर्नुभयो तब त्यो भ्रष्ट भएको देख्नुभयो किनकि पृथ्वीमा भएका सबै मानिसहरूले आफ्ना चालचलन भ्रष्ट पारिसकेका थिए त्यसकारण परमेश्वरले नुवालाई भन्नुभयो सबै मानिसहरूको अन्त्य गर्ने मैले अठौट गरेको छु किनभने पृथ्वी तिनीहरूद्वारा उपद्रवले भरिएको छ हेर म तिनीहरूलाई पृथ्वी समेत नाश गर्नेछु तैले गोपेर काठको एउटा जहाज बनाउनु जहाजमा कोठा कोठा बनाउनु र त्यसलाई भित्र बाहिर अलकत्राले लिप्नु तैले त्यो यसरी बनाउनु जहाजको लम्बाई एक सय चालिस मिटर चौडाई तेइस मिटर र उचाइ चौध मिटरको होस् जहाजमा उज्यालो आओस् भनेर त्यो मासतिर माथिबाट एक हात छोडेर टुन्याउनु जहाजको ढोका त्यसको एकापट्टि राख्नु पहिलो दोस्रो र तेस्रो तला भएको त्यो बनाउनु जीवनको सास हुने आकाशमणिका सबै प्राणीलाई म सर्वनाश पार्नलाई पृथ्वीमा जल प्रलय ल्याउनेछु र पृथ्वीमा भएको हरेक प्राणी मर्नेछ तर तँसँग चाहिँ म आफ्नो करार स्थापित गर्नेछु तँ तेरा छोराहरू तेरी पत्नी र तेरा बुहारीहरू समेत जहाजमा आउनेछौ सबै जीवित प्राणीमध्ये हरेक जातका र पोथी दुई दुई गरी जहाजमा ले र तिनीहरू पनि तँसँग बाँचिरहन् पंक्षीहरूमध्ये तिनीहरूका जात जात अनुसार पशुहरूमध्ये तिनीहरूका जात जात अनुसार र जमीनमा घस्रने सबै प्राणीहरूमध्ये जात जात अनुसार सबै थरीका दुईवटा तिनीहरू जीवित रहनलाई तँ कहाँ आउनेछन् हरेक किसिमका आहार पनि तैले आफ्नो साथमा जम्मा गरेर राख्नु ती तेरो र तिनीहरूका निम्ति आहार हुनेछन् परमेश्वरले नुहालाई आज्ञा गर्नुभए बमोजिम तिनले सबै गरे